मुटु माग संसार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले धड्कन माग प्यार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले यो मुटु माग संसार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले धड्कन माग प्यार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले मरिदेउला तिम्रो खातिर जुगौं जुग बाँच्नु तिमी मरिदेउला तिम्रो खातिर जुगौं जुग बाँच्नु तिमी तिमी जिउने आधार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले धड्कन माग प्यार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले शिशिर जति मेरै भागमा बसन्तको मुना तिमीलाई शिशिर जति मेरै भागमा बसन्तको मुना तिमीलाई फुलै फूलको बहार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले धड्कन माग प्यार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले छहारी खोजौली तिमीले हिँड्दा कतै थाक्यौ भने छहारी खोजौली तिमीले हिँड्दा कतै थाक्यौ भने मेरै मनको संघार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले धडकन माग प्यार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले आकाश धरती हाँसो खुसी तिम्रै पेवाजुनीलाई आकाश धरती हाँसो खुसी तिम्रै पेवा झुनीलाई अझै सुन्दर दरबार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले यो मुटु माग संसार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले धडकन माग प्यार दिन्छु आँसु दिन्न रुनुपर्छ मैले सिलुवा छ पाल्पा घर भई हाल मलेसियामा रहनुभएका श्रोता सन्तमान श्रेष्ठ सल्लिनले कार्यक्रमको फेसबुक पेजमा पठाउनु भएको सामग्री थियो यो साँझ पख पार्कमा हिँड्दै गर्दा नजिकै झाडी पछाडिबाट आएको चिच्चाहटबाट उनले ठम्म्याए कोही महिलामाथि आक्रमण भइरहेको छ घम्सा घम्सीको आवाज मुक्का बजारेको आवाज बचाऊ बचाऊ र अया एउटा चेली कराएको आवाज धर्यात्त कपडा फाटेको आवाज यो सुन्दा सुन्दै पनि उनी हिचकिचाए गएर बचाऊ वास्तै नगरी बसौं वा आफ्नो बाटो लागु झपक्क अँध्यारो थियो आफ्नै जीवको सुरक्षाको चिन्ता भयो उनलाई बिस्तारै त्यो आवाज कमजोर हुँदै गयो सुस्त हुँदै गयो उनी फेरि पुलिस बोलाऊ कि आफै जाऊ दोधारमै थिए फेरि वास्तै नगरी बसे आवाज आउनै बन्द भएपछि उनी डराए एक्कासी पार्क छेउको रुखको हाँगा भाँचेर गए र दुई बलात्कारीलाई आँखा चिम्लेर प्रहार गरे र भगाए महिला अर्धचेत अवस्थामा लडिरहेकी थिइन् उनले भने अब चिन्ता नलिनुहोस् तपाईँ सुरक्षित हुनुहुन्छ भगाए मैले तिनलाई महिलाले मधुर स्वरमा भनिन् बुवा तपाई रुन थालिन् सुस्त आवाजमा नमस्कार रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुभाषको एकानब्बेौं श्रृंखलामा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरीको कार्यक्रम यो साँझ यो सुबास अब दाङको रेडियो तुलसीपुर एक सय दशमलव दुई मेगाहर्ज मार्फत पनि हरेक बिहिबार यसै समयमा सुन्न सकिनेछ रेडियो तुलसीपुर मार्फत हामीलाई सुनिरहनुभएका दाङ र आसपासका श्रोताहरूलाई धन्यवाद अनि फेरि पनि स्वागत अभिवादन भन के छ बन्दोबस्त माउँदैछु सुस्त सुस्त माउँदैछु तिम्रो दिलको भित्र भित्र भन के छ बन्दोबस्त भन के छ बन्दोबस्त कहिले कुरा लुकाउनु पर्ने पनि त आतर कैदी हुँदैन कहिले सन माथि रङ रङ्गिन छ जिन्दगानी छ जिन्दगानी भन के छ बन्दोबस्त कसलाई चिन्ता यहाँ दाम सोच्ने धेरै छन् अचेल सानो ठुलो कसले भन्छ सलाम खोज्ने धेरै छन् अचेल कसको कसलाई चिन्ता यहाँ दाम सोच्ने धेरै छन् अचेल सानो ठुलो कसले भन्छ सलाम खोज्ने धेरै छन् अचेल नङ्ग्रा घोट्न छोडिसके खेतबारी बाजो राखी नङ्ग्रा घोट्न छोडिसके खेतबारी बाँझो राखी चयन बयन गरिकन माम खोज्ने धेरै छन् अचेल कसको कसलाई चिन्ता यहाँ दाम सोच्ने धेरै छन् अचेल बुद्धिमानी इमान्दारी कसले गन्छ कलियुगमा बुद्धिमानी इमान्दारी कसले गन्छ युगमा जीव ज्यान दाउमा लाउने बलमान खोज्ने धेरै छन् अचेल कसको कसलाई चिन्ता यहाँ दाम सोच्ने धेरै छन् अचल नाता गोता मित्र, सोच्न छाडे यति बेला नाता गोता इष्टमित्र सोच्न छाडे यति बेला आँखा चिम्ली ढुक्कसँग विराम गर्ने धेरै छन् अचेल कसको कसलाई चिन्ता यहाँ दाम सोच्ने धेरै छन् अचेल सानो ठुलो कसले भन्छ सलाम खोज्ने धेरै छन् अचेल पोखरा पृथ्वी चोक बस पार्क घर भई हाल दक्षिण कोरियामा रहनुभएका श्रोता कमल परियारले पठाउनु भएको सामग्री थियो यो हाँस्ने खेल्ने रमाइलो गर्ने अब आरामले बाँच्ने योजना बनाइरहेका व्यक्ति उनका अगाडि यमराज टुप्लुक्क आइपुगे उनलाई लिन उनको दिमागमा के ख्याल आयो होला अचानक संसार छोड्दैछु भन्ने थाहा पाएपछि यो सामग्री वाचन गर्नेछौ एकैछिनपछि मायाको यादै आएको यादै गल्छियो भुपु मायालु हो भुपु मायालु कति साह्रो निष्ठुरी भुपु मायालु सजिलो हो सहनेलाई गाह्रो अचेल मलाई उनकै याद भइरहेछ घर बिर्सनेलाई सजिलो हो सहनेलाई गाह्रो अचेल मलाई उनकै याद भइरहेछ घर किन लाग्यो बाडुले भन्ने सम्झियो किन लाग्यो बाडुले कसले सम्झियो पूर्व मायाको यादै हल्झियो पूर्व मायाको यादै हल्झियो भुपु मायालु हो भुपु मायालु कति साह्रो निस्कुरी भुपु मायालु सङ्ग लागि अन्तिम चिठी मलाई नै दाइ भने त्यतिका दिन प्रेम गरी सङ्ग लागि अर्कै चिठी मलाई नै दाइ भने रेखी विरतीको खेलामा झेल भइदियो विरतीको खेलामा घेर भइदियो थोर्ब मायाको यादै हल्झियो थोर्ब मायाको यादै हल्झियो भुपु मायालु ओ भुपु मायालु कति साह्रो निष्ठुरी भुपु मायालु मलाई चोटहरू हजार स्वीकार्य छ जित गुमनाम होस् तर हार स्वीकार्य छ बरु मलाई चोटहरू हजार स्वीकार्य छ जित गुमनाम होस् तर हार स्वीकार्य छ प्रहर आफ्नै अहमको प्रहर जिन्दगीको रहर आफ्नै अहमको प्रहर जिन्दगीको सधैँ मलाई आफ्नै खोटो निधार स्वीकार्य छ जित गुमनाम होस् तर हार स्वीकार्य छ भाग्दैन देउता भेटिन अझै एउटा भाग्दैन देउता भेटिन अझै एउटा सक्षस रोग दैव छेकबार स्वीकार्य छ उकाली ओराली होस् ताली या गाली होस् उकाली ओराली होस् ताली या गाली होस् मैले चाल्ने पाइलाहरूमा कार्यतार स्वीकार्य छ जित गुमनाम होस् तर हार स्वीकार्य छ न सोचेर हुँदो रहेछ न सम्झेरै हुन्छ केही नसोचेर हुँदो रहेछ नसम्झेरै हुन्छ केही तेरै विचार हो दैव मलाई केरकार छ बरु मलाई चोटहरू हजार स्वीकार्यछ जित गुमनाम होस् तर हार स्वीकार्यछ बेनी घर भई हाल जापानमा रहनुभएका श्रोता म्याग्डेली रामले पठाउनु भएको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुबासमा यो साँझ यो सुबास यति बेला radio express Banke radio Indreni Dang radio Tulsipur Dang Khasyauli FM Rupandehi radio Buddha Awaaj Kapilvastu रेडियो रेसुङ्गा गुल्मी रेडियो तरंग कास्की र रेडियो फिक्कल इलामबाट प्रसारण भइरहेको छ एक व्यक्ति टन्न पैसा कमाउनका लागि भनेर लामो समयसम्म निरन्तर काम गरे सोचे भन्दा धेरै पैसा जम्मा गर्न सफल पनि भए त्यसपछि उनले आराम गरेर जीवन बिताउने निदो गरे जुन अब उनका लागि सम्भव पनि थियो जसै उनले आरामको योजना बनाए एमराज उनी सामु टुप्लुक्क आइपुगे उनलाई लैजान एक सफल व्यवसाय भएकाले उनले आफ्नो सिप लगाए र यमराजसँग केही समय किनी पाऊ भनी फकाउने प्रयास गरे बदलामा मागे जति पैसा दिन्छु भनी प्रलोभन पनि देखाए लामो समयसम्म बिन्ती गरे यमराज कति प्रभावित भएनन् अत्तालिँदै उनले यमराज सामु एउटा अर्को प्रस्ताव राखे उसो भए मलाई मात्र एक घण्टा दिनुहोस् बिन्ती म यो पृथ्वीको सुन्दरताको मजा लिन चाहन्छु परिवार र साथीहरूसँग राम्रोसँग समय नबिताएको वर्षौं भयो कम्तीमा विदावादी हुन पाऊ बदलामा म तपाईँलाई मेरो सबै सम्पत्ति दिनेछु यमराज सुनो नसुनो गरेर हलचल नगरी खडा थिए अझै अर्को प्रयास गर्दै उनले सोधे के म एक मिनट मात्रै पाउँछु म विदायका दुई शब्द लेखी छोड्न चाहन्छु यमराजले एक मिनटको अनुमति दिए हतार हतार ती व्यक्तिले लेखेका शब्दहरू यस्ता थिए प्रिय आफन्तजन बाँच्न भने दिएको समय सहीसँग बाँचेर बिताउनुहोला मेरो सम्पूर्ण जाय जेथाले मैले मात्रै एक घण्टा किन्न सकिन आफ्नो मनलाई सुन्नुहोस् र आफ्ना वरिपरिका चिजको महत्व बुझ्नुहोस् आराम गर्ने मजा लिने परिवार र साथीसँग समय बिताउने कुरालाई साँचेर कहिल्यै नराख्नुहोस् जीवन यात्रा रहेछ यात्री ठानेर हिँडे आफ्नै कथाको एउटा पात्र मानेर हिँडे जीवन यात्रा रहेछ यात्री ठानेर हिँडे आफ्नै कथाको एउटा पात्र मानेर हिँडे चुनौती दिँदै आफू आफैमा दृढ भई चुनौती दिँदै आफू आफैमा दृढ भई सङ्घर्ष नै जीवन हो भन्ने जानेर हिँडे आफ्नै कथाको एउटा पात्र मानेर हिँडे मेरा चाहना इच्छा सारा टुटे नि यहाँ मेरा चाहना इच्छा सारा टुटे नि यहाँ बिर्सेर व्यथा त्यो प्राण धानेर हिँडे आफ्नै कथाको एउटा पात्र मानेर हिँडे अँध्यारो रात काट्दै भुलेर पीडाहरू अँध्यारो रात काट्दै भुलेर पीडाहरू जिन्दगीको बाटो आफ्नै छानेर हिँडे आफ्नै कथाको एउटा पात्र मानेर हिँडे दुःखको भारी बोकी हिन्ने महु यात्री दुःखको भारी बोकी हिँड्ने महु यात्री हाँसो खुसी नाम्लो मानै तानेर हिँडे जीवन यात्रा रहेछ यात्री ठानेर हिँडे आफ्नै कथाको एउटा पात्र मानेर हिँडे झापा गौरीगंजमा घर भई हाल इजरायलमा रहनुभएकी श्रोता दिपा रिजालले पठाउनु भएको सामग्री थियो यो भुइँमा घस्रेर हिँडिरहेको सर्पलाई गिज्याउने चिल र आकाशमा उडिरहेको चिललाई सर्पले दिएको जवाफ यो सामग्री राख्नेछौ एकैछिनपछि सपना पिएर बाँच्नु छ जिन्दगीमा चाहना सिएर बाँच्नु छ जिन्दगीमा सपना पिएर बाँच्नु छ जिन्दगीमा चाहना सिएर बाँच्नु छ जिन्दगीमा चाहेको गुलाब अर्कैले सिउरी दिँदा चाहेको गुलाब अर्कैले सिउरी दिदा काँडा नै लिएर बाँच्नु छ जिन्दगीमा चाहना सिएर बाँच्नु छ जिन्दगीमा बिर्सन सक्दिन छ तस्बिर आँखाभरि बिर्सन सक्दिन छ तस्बिर आँखाभरि यादमा खिएर बाँच्नु छ जिन्दगीमा चाहना सिएर बाँच्नु छ जिन्दगीमा यात्रा हो जिन्दगी मोडियोस् त्यो मन यतै यात्रा हो जिन्दगी मोडियोस् त्यो मन यतै सम्झना दिएर बाँच्नु छ जिन्दगीमा सपना पिएर बाँच्नु छ जिन्दगीमा चाहना सिएर बाँच्नु छ जिन्दगीमा मोरङ शनिचरे नौ पुलचोक घर भई हाल कतारमा रहनुभएका भक्तबहादुर पराजुलीले लेखी पठाउनु भएको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा यस कार्यक्रमलाई तपाईँ नेपाली अडियो बुक नामक एप्लिकेशन डाउनलोड गरी आफ्नो आइफोन वा एन्ड्रोइड फोनमा पनि सुन्न सक्नुहुनेछ सर्प भुइँमा घसेर हिँडिरहेको थियो चिल उड्दै आयो सर्पको माथि माथि उड्दै जिस्काउन थाल्यो तिमी कति अभागी छौ है सर्प घस्रेरै जीवन जाने मलाई हेर म कति भाग्यमानी उडेर संसार घुम्न सक्छु सर्प रोकियो टाउको उठाएर चिलतिर हेर्दै भन्यो तिमीले ठिक भन्यौ चिल म उड्न सक्दिनँ तर म मात्रै बुझ्न सक्छु उड्नु भनेको के हो भनेर तिमी कसरी बुझ्न सक्छौ चिलले हाँस्दै सोध्यो उड्ने पखेटा त छैनन् तिमीसँग मेरा विचार मेरा पखेटा हुन् सपना मेरो स्वर्ग सर्पले गर्व गर्दै भन्यो धरतीमा घस्रिरहँदा म मेरा आँखा बन्द गर्छु र स्वर्गलाई सम्झन्छु म स्वर्गमै घस्रिरहेको कल्पना गर्छु मलाई थाहा छ स्वर्गमा उड्न मात्रै सम्भव छ त्यसर्थमा म स्वर्गमा उडिरहेको छु अझ भनौ म उड्न सिकिरहेको छु चिल जब सर्पको रूपमा मेरो जीवनको अन्त्य हुन्छ त्यसपछि त्यो निलो स्वर्गतिर उड्नलाई म तयार छु स्वतन्त्र भई उड्नेछु म उड्न डराउने छैन किनकि त्यो मेरा लागि नयाँ कुरो हुने छैन तर चेल तिमीलाई ती पखेटा तिमी जन्मिँदा दिइएका हुन् मलाई पखेटा दिइएन तर स्वर्गमा हाम्रो हैसियत बराबर हुनेछ स्वर्गमा हामी सँगै उडिरहेका हुनेछौँ फरक यति हो कि तिमीभन्दा बलियो र स्वतन्त्र हुनेछु म मैले पखेटा बिना नै उड्न सिकेको हुनेछु र मलाई त पखेटा गुम्ला भन्ने चिन्ता पनि भएन बरु तिमी के गर्छौ मर्दा पखेटा गुमाएपछि के गरी उठ्छौ चिल यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो हाम्रो अर्को हप्ता आउने बयानब्बेौं श्रृङ्खला हामी सबैकी पूजनीय प्रिय ममताकी खानी आमाप्रति समर्पित आमा विशेष श्रृङ्खला हुनेछ सो श्रृङ्खलाका लागि गजल वा आमाका नाममा केही शब्द पचास शब्द नबढाई एउटा लेख पठाइदिनुहुन अनुरोध गर्दछौ हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कम निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी विदा चाहन्छौ शुभरात्री बाँचेको छु एउटा भाको मोटु हो छटपटीमै बाँचेको छु एउटा भाको मोटु जलाई खाएको विष पुलाग्नु पनि नखाकै विष लाग्यो मलाई खाको विष पुलाग्नु पनि नखाकै विष लाग्यो मलाई मैले माया कामारे मायाको बार कामारे मैले माया कामारे मायाको सधैँ बाँचुलामा पीडा भएनी त्यसरी तिमी खुसी हो हाँस्दै बाँचुलामा पीडा भएनी त्यसरी छटपाटीमै बाँचेको छु एउटा भएको मोटु जलाई खाएको विष पो लाग्यो पर्ने नखाएकै विष लाग्यो मलाई खाको विष पो लाग्यो पर्ने नखाएकै विष लाग्यो मलाई तिम्रो मनले चाह तिम्रो खुसी कै विष्णा यो मलाई